कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको यो नब्बेौं श्रृंखलामा प्राविधिक मित्र सन्दीप सुन्दास र शशीन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन नेपथ्यका सहयोगी सुफल काफ्लेको संयोजनमा हामी आज नब्बेौं अंकमा कवि गीतकार नाटककार कथाकार स्तम्भकार ईश्वर बल्लभको सम्झनामा समर्पित छौं आजभन्दा सात वर्ष अगाडि बिहान पाँच बजेर बीस मिनट जाँदा थापाथल स्थित नर्विक अस्पतालमा शरीर छोड्नुभएका नेपाली जातिका एक महान कवि एक राष्ट्रले सम्मान गरेका राष्ट्रकवि ईश्वर बल्लभको निधन भएको थियो यो कस्तो व्यथा हो लिएर मनमा हिँडिरहेछु ती भत्किरहेका पाइलालाई सोधे के भो भनेर केही होइन भन्छन् ती चर्किरहेका भित्तालाई सोधे के भो भनेर केही होइन भन्छन् ती सल्किरहेका आगोलाई सोधे के हो भनेर केही होइन भन्छन् यो कस्तो रहर हो बोकेर एक्लै हिँडिरहेछु हिँडिरहेछु स्वर सम्राट नारायण गोपालको स्वरमा सजिएको यो गीतसँगै ईश्वर बल्लभलाई धेरैले व्यथित कविका रूपमा चिन्छन् ईश्वर बल्लभका गीतमा दुई कुरा पाइन्छ एउटा उनको जिन्दगीको बेहोसी र अर्को सपना हजार सपनाहरूको माया गर्ने ईश्वर बल्लभ गालिबका शब्दमा पनि कहिलेकाही विस्तारित हुन्छन् हजारौं सपनाहरूको माया लागेर आउँछ भन्छन् उनका गीतलाई अत्यन्त सम्मानका साथ पहिलो पटक नातिकाजीको संगीतमा तारादेवीको स्वरमा फुलाई फुल फुलन धरती आकाश ओर्ली औला रेडियोको तरंगबाट गुन्जिएको थियो भने त्यसपछि दार्जीलिङबाट अम्बर गुरूङको संगीतमा अम्बर गुरूङकै स्वरमा गुन्जिएको थियो ईश्वर वल्लभ त्यसपछि नारायण गोपालले उनको आवाजलाई जनसमक्ष ल्यायो आज ईश्वर बल्लभका बारे धेरै चर्चा गर्नेछौं ईश्वर बल्लभको नेपाली संगीतको स्वर्णिम युगमा महत्वपूर्ण भूमिका छ विशेष क्षण र घटना छ त्यसबारे पनि चर्चा गर्नेछौ र आजको कार्यक्रममा विश्व कविता दिवसका दिन वाचन गरिएको अग्रज कवि चेतन कार्कीको एउटा कविता पनि प्रसारण गरिनेछ उनकै आवाजमा धेरै शुभेच्छुकहरूको आग्रहमा चेतन कार्कीको त्यो कविता पनि प्रसारण हुनेछ आज तर कार्यक्रम सम्पूर्ण रूपमा ईश्वर वल्लभमा समर्पित छ पहिलो गीत गोपालञ्जनको संगीत स्वर सम्राट नारायण गोपालको स्वरमा सारा दिन अरूलाई बारे शायद रात मेरा मेरा सुख हरो हृदय आँसु मेरा मेरा सुख हरो को दुई आँसु मेरा सारा दिन अरूलाई बाँडे कैले काहे विचार चोटी हासे बिर शेर कैले काहे विचार चोटी हासे काड़ा हर नागी खुलला ही माए खाए साय सारा मेरा मेरा सुख हरो अरु को शायद ये आंसू मेरा मेरा सुख हरो अरु को शायद ये आंसू मेरा पास तेरे डूबी रहे तो बेला पराल समाए हेरे शायद किनार अरू को गहराए शायद मेरा मेरा सुख हरू अरू को नेपालबाट दार्जिलिङमा गएर त्यहाँको म्युनिसिपालिटी भवन र स्कूल निर्माणको ठेकेदारी काम गर्दै गर्दा ईश्वर बल्लभले धेरै सिमेन्टी बोराहरूमाथि बसेर साँझ छेउमा अलिकति गिलासमा तरल पदार्थ राखेर दिनभरि काम गर्ने कुल्लीहरूको हिसाब मिलाउँदै छेउको कापीमा लेखेको यो गीत नै इन्द्रबहादुर राईसँग ईश्वर बल्लभको पहिचान गराइएको पहिलो गीत थियो यो गीत धेरै वर्षसम्म रेडियोमा गोपालञ्जनको शब्द भनेर गुन्जिए पनि अन्तत ईश्वर वल्लभले गोपालञ्जनलाई खरसाङ रेडियोमा परीक्षणका लागि मात्र लेखिदिएको र अन्तर गोपाल आफैले लेखेको भए पनि पछि त्यसलाई फेरि ईश्वर बल्लभले नेपालमा रेकर्ड गर्दा सम्पूर्ण गीत आफै लेखेको कुरा स्वीकारेपछि यो गीतलाई फेरि गोपालञ्जनबाट ईश्वर वल्लभमा सारिएर ईश्वर वल्लभकै भएको छ त्यस्तै अर्को एउटा गीत पनि ईश्वर बल्लभको नामको गीत धेरै वर्षसम्म गीतकार नगेन्द्र थापाको नाममा गुन्जिरहेको थियो त्यो गीत पनि आज हामी प्रसारण गर्ने नै छौं ईश्वर बल्लभका बारेमा धेरैले स्नेहपूर्वक आफ्ना शब्दहरू व्यक्त गरेका छन् अमृत थापा लेख्नुहुन्छ ईश्वर बल्लभ नेपाली गीती जगतका उत्कृष्ट मध्ये एक हुन् यसमा कसैको दुई मत छैन इन्द्र नार्थुङ्गे लेख्नुहुन्छ आज विशेष गरी दुईटा उपलब्ध देउरालीमा गीतसँगै कसैलाई सम्झिरहेको हुनेछु राजु हुमा गाई ईश्वर बल्लभप्रति मेरो भावपूर्ण नमन साथै अजर अमर गीतको सयौं अंकको धेरै धेरै बधाई सयौं अंकको प्रतीक्षामा भन्ने लेख्नु भएको छ दिलीप थापा लेख्नुहुन्छ आज ईश्वर बल्लभका गीत र उनका हामीले थाहा नभएका कतिपय कुराहरूबारे सुन्न पाइने भयो सुभाष ढुङ्गेल लेख्नुहुन्छ मलाई जिन्दगी यो लाग्दछ तिमी भन्दछौ यो पीर हो जे छन् सबै ती व्यर्थ छन् तिमी भन्दछौ यो प्यार हो ईश्वर बल्लभ गोपालञ्जन नारायण गोपालद्वारा सिर्जित उत्कृष्ट गीत के आज दाईको छनौटमा पर्न सक्ला राजेश्वर उदय लेख्नुहुन्छ आज अजर अमर गीतहरूमा आज स्वर्गीय आनन्द लिँदै सुन्ने हो सायद प्रतिक्रिया लेख्ने मन हुँदैन होला किनभने आज कवि रचयिता आदरणीय ईश्वर वल्लभज्यूको सातौं पुण्यतिथि उहाँप्रति हार्दिक श्रद्धांजली अद्वितीय स्रष्टाको सृजना सुन्ने मूड बनाउँदै पर्खेर बसेको छु दुईटा फूल देउरालीमा सँगै हिँडे जस्तो लाग्छ भने नारायण गोपालको रमानी शैलीका गीतका साथै दीप दाजुको स्वरमा पहाड़को उकालीलाई भन्ने गीत पनि पक्कै बज्नेछ दीप स्वर र संगीतमा ईश्वर बल्लभको शब्द पहाड़को छरे पहाडको उकालीलाई मैले माया पहाडको उकालीलाई मैले माया गरे जस्तो काठमाडौँको कालीमटीमा जन्मे पनि ईश्वर वल्लभ पहाड़लाई अत्यन्त माया गर्थे र उनी पहाड़मा शिक्षा दिन पुगे दार्जीलिङमा र उनी पहाड़मा स्कूल बनाउन स्कूल भवन बनाउन पुगे दार्जीलिङमा उन्नाइस सय पैंसठी मार्चमा उनले नेपाली संगीत इतिहासमा एउटा अनौठो घटना घटाइदिए नारायण गोपालका फ्यान भनेर भन्न मन पराउने ईश्वर वल्लभले एक दिन नारायण गोपाल र आफ्ना चेला गोपाले हुन्जनलाई दार्जीलिङको पहाड़ी मन्दिर महाकाल डाँडामा मकलमा आगो बालेर मित लगाइदिए यसपछि नेपाली संगीत आकाशमा मितेरी संगीतको युग शुरू भयो र त्यसरी नै गोपालञ्जन नारायण गोपालको स्नेह र नगेन्द्र थापाको आमन्त्रणमा नेपाली पढ्न नेपाल आए र गोपालञ्जनले नेपालका निम्ति र नेपालीका निम्ति धेरै संगीत गरे नेपाली संगीतको स्वर्णिम युगमा नारायण गोपाल र गोपालञ्जनले मित लगाएपछि बनेका कालजय गीतहरू नै नेपाली संगीतको स्वर्णिम युगका ज्वलन्त निशानीहरू हुन् ती गीतहरू तयार पार्नमा त्यो मितेरी साइनोको महत्वपूर्ण भूमिका छ बिहान मन पराउने ईश्वर वल्लभले सायद संगीतको बिहान त्यही बेला देखिसकेका थिए होलान् त्यसैले उनकै शब्दमा नारायण गोपालको स्वरमा गोपालेन्दनको संगीतमा ऐनाभित्र छाया परे परे जस्तो चेहराको ऐनाभित्र कहीँ कहीँ बिर्सिदिन्छु बितेका अनेक चित्र कहीँ कहीँ बिर्सिदिन्छु बितेका अनेक चित्र कसैले त हारिसके जितिसके जिन्दगीमा कसैले त हारिसके जितिसके जिन्दगीमा म पनि त जितु भन्छु म पनि त जितु भन्छु कसले कसले बिसाइदिन्छ बिहान भई बतासले शीत किन सुकाइदिन्छ जस्तै मेरा पिरहरूले गीत सबै लुकाइदिन्छ बिहान भई बतासले शीत किन सुकाइदिन्छ जस्तै मेरा पिरहरूले गीत सबै लुकाइदिन्छ बिम्बु झरे झरे जस्तो फुल भित्र तरेलीमा बिम्ब झरे झरे जस्तो फुल भित्र तरेलीमा कहीँ कहीँ अल्झी दिन्छु आँसु भित्र परेलीमा कहीँ कहीँ अल्झी दिन्छु आँसु भित्र परेलीमा ईश्वर बल्लभका जीवनका असीमित सपनाहरू थिए दुःख र संघातले दोखा र षड्यन्त्रले उनलाई धेरै नै सताइरह्यो जीवनको पहिलो उनको ठूलो दुःख थियो उनकी आमाले घरमा खुकुरीले रेटिएर आत्महत्या गर्नु र त्यसैमाथि उनले कविता लेखे मेरो आमाले आत्महत्या गरेको देश त्यसपछि तीर्थमा हिँडेका उनका पिता पण्डित मुरलीधर भट्टराई हराउनु र शोकले उनका भाई स्वतन्त्र वल्लभ भट्टराईको निधन हुनु यस्ता धेरै दुःखका माझमा ईश्वर वल्लभले एक दिन अज्ञात प्रदेशतिर यात्रा गरे र उनी पुगे सप्तरीको कुनै एउटा तराई भूभागमा शारदा उच्च माध्यमिक विद्यालयमा नेपाली पढाउनु रामबरी जोशीद्वारा सञ्चालित त्यो स्कूलमा उनले केही वर्ष काम गरे त्यसपछि उनी अचानक त्यहाँबाट पनि हराए र उनी दार्जीलिङमा देखा परे कलानाथ अधिकारीको गायनको एकल साँझमा गोर्खा दुःख निवारण संघको भवनमा त्यसपछि उनले वैरागी काइला इन्द्रबहादुर राईसँग भेटेर तेस्रो आयाम शुरू गरे र तेस्रो आयामको आन्दोलन र वैरागी काइलाका मितका बहिनीलाई उनले ट्युसन पढाउन थाले त्यही ट्युसन पढाउने क्रममा उनको बैरागी काइलाका मितिनी बहिनीसँग प्रेम विवाहमा परिणत भयो ईश्वर बल्लभको एउटा हजारौं सपनाको एउटा हिस्सा त्यहाँ पूरा भयो र यो गीतलाई हामी भक्तराज आचार्यको संगीत र स्वरमा पनि सुन्न सक्छौं हजार सपनाहरू बच्ने रहर जस्तो हेरी भएर आउँछ हजार सपनाहरूको माया सकेको विश्वास हेरी भएर आउँछ हजार सपनाहरूको माया कवि ईश्वर बल्लभलाई कथाकार कवि अतृप्त पाण्डेले यसरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ आजको हाम्रो कार्यक्रमको शुभारम्भमै प्रकाशर नमनका साथ अशरीरमा रहनुभएका र कविता विधामा स्तुत्य अलग पहिचान दिने अत्यन्त सफल कवि ईश्वर वल्लभप्रति आफ्नो श्रद्धासुमन अर्पित गर्दै आजको अजर अमर गीत ईश्वर वल्लभमय हुनेमा विश्वास गरिरहेछु जसका लागि तपाईंसहित नेपथ्यका सबै कर्मीहरूमा हार्दिक साधुवाद साधुवाद भनेर लेख्नु भएको छ कथाकार कवि अतृप्त पाण्डेजीले त्यसै गरिकन हामीलाई हाम्रो ट्विटर एएलओ उज्यालोमा मेन्सन गर्नुभएको छ एसी दिनेशले उहाँले लेख्नुभएको छ काठमाडौँको पानी ताप्लेजुङसम्म पुगोस् भन्दै चिसो मौसममा कार्यक्रम सुन्दै मैतीदेवीमा भनेर लेख्नु भएको छ सागर काफले लेख्नुभएको छ दाजु अजर अमर गीत नै हुने होला आखिर मरिजाने त यो चोला हो नि नारायण दाईले गाए जस्तै दयानिधि गौतम हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ हामीलाई ओशोले तथागतका हरेक पाइलाको चर्चा गर्छन् अचम्म लाग्छ सामीज्यूले हाम्रा अग्रज कलाकारका पाइलाको चर्चा गर्न सक्नुहुन्छ प्रभात किरण कोपेनहेगन डेनमार्कबाट लेख्नुहुन्छ ईश्वर बल्लभमा समर्पित यो समय आज अर्को श्रष्टाको जीवनी सुन्न पाउँदा खुशी लागेको छ संघर्ष छेत्री लेख्नुहुन्छ रेडियोको ट्युनिङ घुमाउँदै उज्यालोमा आएर टक्क रोकिन्छु अजर अमर गीतहरूले रोमाञ्चकता दिँदा मनै चंगा हुन्छ सुमन सिगदेल पाल्पाबाट लेख्नुहुन्छ पाल्पाबाट सामुदायिक रेडियो मदन पोखरामा अजर अमर गीतहरू सुन्दैछु ईश्वर बल्लभको बारेमा धेरै कुरा जान्ने मौका मिल्दैछ आज यी धेरै शुभेच्छाका बीचमा गोकुल सापकोटा लेख्नुहुन्छ हजार सपनाहरूको माया लागेर आउँछ सदाझै कार्यक्रमको निरन्तरता यहाँहरू सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ईश्वर बल्लभका गीतलाई तारादेवी अरू लामा दिलमाया खाती प्रेमदोज प्रधान शैलेश सिंह र त्यसै गरिकन रामभक्त जोजिजू इतु जोजिजूले पनि गाउनु भएको छ ईश्वर बल्लभको एउटा सपना थियो उनले जीवनको अन्त्यतिर वा अन्तको समयतिर इच्छा गरेका थिए एक दिन फोनमा भनेका थिए भाइ म आफ्नो आवाजमा मेरो कविता संग्रह मेरो आमाले आत्महत्या गरेको देश रेकर्ड गरेर सिडीमा निकाल्न चाहन्छु त्यो सपना उनको अधुरै रह्यो र उनको अर्को एउटा सपना थियो पछिल्लो पुस्ताका कलाकारले गाएका गीतहरू संकलन गरेर स्वरहरू नामको एउटा एल्बम निकाल्ने इच्छा गरेका थिए ईश्वर बल्लभका सपनाहरू यति साँगुरिँदै गए उनले एउटा कुनै जाडोमा भने भाइ मलाई बाक्लो स्वेटर लगाएर बरान्डामा बसेर टेबलमा केही लेख्न मन छ र मलाई एउटा टेबल किन्न मन छ ती सबै सपनाहरू ईश्वर बल्लभका अपुरा भए ईश्वर बल्लभ दुई हजार छत्तीस सालमा भएको सड़क कविता आन्दोलनका एक प्रणेता थिए सूत्रधार थिए उनी जेल जान तयार भएर सड़कमा उभिएर कविता पढ्न आएका थिए र उनलाई त्यसपछि आएको कुनै पनि सरकारले प्रज्ञा प्रतिष्ठान वा कुनै यस्तो मञ्चमा लान सकेन धेरै वर्षपछि मात्र उनलाई छयालिस सालको आन्दोलनपछि मात्र उनी प्राज्ञ भएर प्रज्ञा प्रतिष्ठान पसे तर जीवनको अन्त्यसम्म उनी प्राज्ञको भत्ताको निम्ति लड़ाई लड़िरहे तर उनी जस्तै कवि कलाकार नाटककार रंगमंचका निर्देशक अनि क्रान्तिकारी संगीतकारहरूले उनको भत्ता पनि दिए जीवनमा कुनै स्थायी जागिर नखाएका ईश्वर वल्लभलाई आर्थिक संकट सधैँ रह्यो तर उनको जीवनको बेहोसी त्यतिमै सीमित थिएन उनी कवितामा बेहोस हुन्थे संगीतमा बेहोस हुन्थे र कुनै समय उनी चितवनमा एउटा कार्यक्रममा जाँदा उनका सामु चितवनका कवि कलाकारले गीत गाएको समय र भक्तराजका गीतका प्रसंगमा मेरो गीतका कारण भक्तराजजी आत्महत्या गर्नबाट जोगिनुहुन्छ अरे भन्ने कुरा सुन्दा खुशी भएका थिए त्यही स्वरबल्लभ जसले आज हामी सम्झना गर्दैछौ आजको दिन उनी सात वर्ष अघि उनको देहान्त भएको थियो उनको देहान्तको लगतै चार पाँच महिनापछि शुभारम्भ द म्युजिकल जर्नीले ईश्वर बल्लभको सम्झनामा रूसी सांस्कृतिक केन्द्रमा एउटा सांगीतिक कार्यक्रम गरेको थियो त्यसपछि नेपालमा ईश्वर बल्लभको सम्झनामा कुनै कार्यक्रम नै भएको छैन र उनलाई सम्झने पनि कोही छैनन् किनकि ईश्वर बल्लभ आफै भन्थे मेरा गीतहरूले पनि मलाई सम्झना गर्ला भन्ने मलाई शंका लाग्छ आज ईश्वर बल्लभको अन्तिम रचना जो प्रकाशित भएको थियो त्यो पनि भाषण गरिनेछ तर यति बेला ईश्वर बल्लभको यो गीत अम्बर गुरूङको स्वर र संगीतमा मेरो बेहोसीलाई सन्ताप भनिदियो अमर गुरूङको स्वर र संगीतमा रहेको मेरो बेहोसीलाई यो गीतलाई नेपाली सुगम संगीतको इतिहासका धेरै अन्वेषकहरू नेपाली भाषामा रेकर्ड भएको पहिलो पप शैलीको गीत भन्ने गर्छन् वा अम्बर गुरूङलाई नै पप संगीत भित्राउने एक श्रष्टाका रूपमा साधकका रूपमा स्वीकार छन् ईश्वर बल्लभ र अम्बर गुरूङको सान्निध्य तेस्रो आयामको समयदेखि नै थियो फूलपात पत्करको आन्दोलनदेखि नै थियो ईश्वर बल्लभले नै पहिलो पटक नारायण गोपाल र गोपाल योन्जनलाई दार्जीलिङ पहाड़को महाकाल डाँडाको मन्दिरमा मकलमा आगो बालेर मित लगाइदिए नारायण र गोपाल त्यसरी एकाकार भए नेपाली संगीतको सीमा भारतको बाइसौं राज्य सिक्किमसँग जोड़िएको एउटा पश्चिम बंगालको पहाड़ी राज्य दार्जीलिङमा गएर संगीत जोड़ियो नारायण गोपालले फेरि गाए आफ्नै संगीतमा ईश्वर वल्लभको शब्दमा यो गीत मेरो बेहोसी आज मेरो लागि पर्दा भो छोपे पीर सबै दुःख सबै आशा रक्सीको यो नशा जिन्दगीको या हो नशा रक्षी जे थिए स्वप्न ती पग्लिएर पानी भयो कवि ईश्वर वल्लभका धेरै सपनाहरू थिए नेपाली साहित्यमा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड बनाउने नेपाली कविताहरूले अन्तर्राष्ट्रिय स्तरका पुरस्कारहरू पाउन् उनी लेखिरहे दैनिक पत्रिकाका स्तम्भहरूमा उनी सड़कमा उर्लेर कविता पढ़िरहे उनी रेडियोमा कार्यक्रम चलाइरहे संचारसँग पनि उनी एक किसिमले जोडे उनले पढाए धेरै कलाकारहरूलाई गोपाल योन्जन शरण प्रधान रञ्जित गजमेर उनका विद्यार्थी थिए पीटर जे कार्थक उनका विद्यार्थी थिए पीटर जे कार्थकले पनि धेरैलाई पढाए विजय कुमार पाण्डे किशोर पहाड़ी धेरै नामहरू छन् साहित्य संगीत संचार जगतमा ईश्वर बल्लभ ती सबैका हेडमास्टर थिए शरण प्रधानको देहान्त हुँदा ईश्वर बल्लभले एक पंक्ति लेखेका थिए लाखौं लाख कमाइदिएका नेपाली आमाका छोरा त धेरै होलान् लाखौं लाख कमाइदिएका नेपाली आमाका छोरा त धेरै होलान् तर थोरै कमाईमा पनि संगीतलाई लाखौंको बनाउन सक्ने आमाको छोरा शरण प्रधान मात्रै हुन् ईश्वर बल्लभको यो पंक्ति शरण प्रधानको जीवनका लागि महावाणी थियो उनी आफ्ना चेला रंजित गजमेरलाई पनि अत्यन्त माया गर्थे आजको कार्यक्रमका बारेमा ईश्वर वल्लभप्रति धेरैले स्नेह राखेर लेख्नुभएका पंक्तिमा कुमारजंग कार्की डेनबर्ग कलोराडोबाट लेख्नुहुन्छ विश्व कविता दिवसको सुखद अवसरको हिजोको कार्यक्रम अभूतपूर्व लाग्यो बहुप्रतिभाशाली कवि गीतकार अनि चलचित्र निर्देशक चेतन कार्कीको कविता सुन्ने लालसा जागेको छ मौका मिलाएर सुन्ने इच्छा लागेको छ आजको कार्यक्रम पनि अवश्य अभूतपूर्व नै हुनेछ किनकि ईश्वर वल्लभ आफैमा एक नेपाली साहित्यका जाजोल्यमान नक्षत्र हुन् कुमारजङ कार्कीजी यहाँले आज कार्यक्रमको अन्त्यमा चेतन कार्कीको आवाजमै उहाँको कविता पनि सुन्न सक्नुहुनेछ त्यसै गरिकन लेख्नुहुन्छ शिव खत्री कवि गीतकार ईश्वर बल्लभको सातौं पुण्यतिथिमा भावपूर्ण हार्दिक श्रद्धांजलि त्यसै गरी टीका छेत्री प्रेम नारायण दिनेश रावत राजेश्वर उदय कुमारजङ कार्की इन्द्र नार्थुङ्गे राजु हुमागाई दिलीप थापा सुभाष ढुङ्गेल दिलेश अरियाल अशोक अधिकारी प्रेम नारायण सुभाष केसी अनन्त कटवाल केदार श्रेष्ठले धेरै टिप्पणीहरू लेख्नु भएको छ घायल तमु अमृत थापा कृष्ण केसी र सावलिन श्रेष्ठका पंक्तिहरू पछि वाचन हुने नै छन् यहाँ हाम्रा मित्र कृष्ण केसी लेख्नुहुन्छ कवि एवं गीतकार ईश्वर वल्लभलाई सम्झना गर्दा उहाँप्रति श्रद्धासुमन सावलिन श्रेष्ठ लेख्नुहुन्छ आदरणीय अग्रज ईश्वर वल्लभज्यूमा श्रद्धासुमन अर्पण गर्दै बेमौसमी झरीमा रोजेको रुजेको ज्यान प्रकाशहरूको जादुमय स्वर अनि अजर अमर गीतहरूको न्यानोपनको पर्खाईमा भनेर उहाँले निजगढ बाह्र आठका साउलिन श्रेष्ठ भएको छ ईश्वर वल्लभलाई चलचित्रमा गीत लेख्ने पनि अत्यधिक रहर थियो हाम्रो बीच प्राय चलचित्रमा गीत लेख्ने शर्तका कुराहरू हुन्थे र बारम्बार यी कुराहरूमा उहाँले ठट्टा पनि गर्नुहुन्थ्यो भाइ त्यो फिल्मको कुरा के भयो उहाँले दुई अन्ठाउन्न साल चैत्र सत्र गते आफ्नो अन्तिम लेखोटमा लेख्नु भएको छ एउटा दैनिक पत्रिकामा उहाँ भाइसित मेरो सम्बन्ध या सान्निध्यहरूको सम्झना पनि धेरै दिन भइसक्यो शुरूमा म प्रकाश भाइलाई जीवन आचार्यको कोठामा भएको भेटबाट सम्झन्छु अझ त्यो समयभन्दा अघि म उहाँलाई भेटिरहन्थे कुनै फिल्मको गीत लेखाउँछु भन्नुहुन्थ्यो उहाँ म भने सम्झाइरहन्थे मनले सोध्थे कुन फिल्म खोइ इत्यादि फिल्मको सम्बन्धमा प्रकाश सामीको आफ्नै धारणा छ उहाँको सायद कुनै अर्कै आदर्श छ फिल्मका सम्बन्धमा त्यस्तो अनुसार फिल्महरू बने कि बनेनन् बाधाहरू के कस्ता भए उहाँले बनाएका फिल्महरूले कृतकृत्य हुन पाइयो पाइएन मैले प्रकाशलाई सोधिन पनि तर एक प्रकारको सम्बन्ध र अनुराग निरन्तर भइरह्यो कतै कहिलेकाहीँ सिङ्गो पुस्ता मदेखि टाढा गइरहेको जस्तो अनुभव भएको बेला प्रकाश हामीलाई मदेखि टाढा हुँदै गएको अनुभव कहिले सम्बन्धित पुस्ता नजिक हुँदै आएको बेला प्रकाशलाई पनि समीप ऊ त्यसकारण मेरो अनुभूतिको पुस्ता र त्यसको सुन्दर बिम्ब पनि हो प्रतिनिधि पनि हो यस्तो प्रकाश सामी र मेरो सम्बन्ध सदा जगजाहेर छ कवि गीतकार ईश्वर बल्लभको शब्द उनका शिष्य रंजित गजमेरको संगीतमा सदाबहार स्वरका नायक प्रेमदोज प्रधानको आवाजमा अजर अमर गीतको आजको नब्बेौं श्रृंखलामा हामीलाई हाम्रा मित्र प्रेम नारायणले लेख्नु भएको छ मार्च एक्काइस विश्व कविता दिवसका अवसरमा भक्तपुरको नमूना घरमा वाचन गरिएको नवराज पराजुलीको कवितालाई राजेश्वर उदय दाजुको चयनमा हिजोको अजर अमर गीतहरूमा प्रकाश सर हजुरको आवाजमा त्यो कविता सुन्दा मनै स्तब्ध भयो विश्वकै अग्लो देश नेपालमा जन्मेर खाड़ीमा गाडिएको म पनि लाखौं प्रवासीहरूको कथा बोकेको छ एउटा कविताले लाखौं मान्छेको पीड़ा बोक्न सक्ने रहेछ धन्यवाद राजेश्वर उदयजी अनि उज्यालो एफएम टीमलाई भनेर प्रेम नारायणजीले लेख्नु भएको छ धन्यवाद प्रेम नारायणजी यहाँले हाम्रो कार्यक्रम सुनेर आफ्नो विचार व्यक्त गरिदिनु भएकोमा नेपालीको जीवनमा दुःख सदैव सर्वत्र छ आज ताप्लेजुङको सदरमुकाममा विषम आगो लागि भइरहेको छ हामी प्रार्थना गरौं त्यहाँ अब त्यस विघ्न अरू दुःख नहोस् र छिटै आगो साम्य होस् भनी हामी कामना गरौं र हामी सबैको प्रार्थनाले त्यो शुभ समाचार सुन्न पाइयोस् यो जानकारीसँगै अब हामी ईश्वर बल्लभकै शब्दमा नारायण गोपालको संगीत र स्वरमा यो गीत कार्यक्रमको अन्त्यमा र यसपछि चेतन कार्कीको आवाजमा एक्काइस मार्चमा भक्तपुरमा वाचन गरिएको कविता प्रस्तुत गर्नेछौ सबै ती व्यर्थ छन् यो प्यार हो मलाई जिन्दगी लाग्दछ बहकिन्छु म खाली भए र शून्य छैया खण्डहरू झै जिउँदछु मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु तर मोहलाई किशोर बल्लभको यो गीत आफ्नो आमाको देहान्त हुँदा पत्रकार किशोर नेपाल गाउँदै हिँडिरहेका थिए उनी आफ्नो संस्मरणमा कतै लेख्छन् जीवनको दुःख अवसादमा ईश्वर बल्लभका गीतले हरेक नेपालीलाई संकटमा साथ दिएको छ कवि मुरारी सिगदेव लेख्नुहुन्छ ईश्वर बल्लभमा श्रद्धा भावपूर्ण श्रद्धा विश्व कविताको चर्चासँगै आदरणीय कवि चेतन कार्कीज्यूको कविता सुन्ने प्रतीक्षामा छु भनेर लेख्नु भएको छ भने ईश्वर वल्लभको अन्तिम लेखोटमा वहाँले लेख्नु भएको स्तम्भमा भगवानसँग जोडिएका आफ्ना प्रसंगहरूलाई यसरी लेख्नु भएको छ सत्यजित रहेको अपुसित मेरा वर्षहरू एक प्रकारले स्वाभाविक थियो सिनेमा विधाका सशक्त कलाकार भएकाले यो मलाई उहाँले दिनुभयो फिलिस क्रिस्टालको किताब कवि मानसलाई तह लगाउने अर्थात बानर जस्तो हाम्रो चञ्चल मन कसरी तह लगाउने आशयको पुस्तक श्री सत्य साई बाबाका उपदेशहरू र विचारहरूको सम्बन्धमा लेखिएको पुस्तक चाहिँ मेरा लागि अभूतपूर्व थियो डाक्टर कुमार प्रधानले नेपालीमा अनुवाद गर्नुभएको बाबाको विचारको किताब मलाई उहाँले दिनुभएको थियो केही दिन पहिले पुट्टप्रतिबाट छोरी रचनाले लाइफ इज अगेन भन्ने पुस्तक मलाई ल्याइदिएकी थिइन् तर प्रकाशले दिनुभएको पुस्तक भने पहिले कुनै प्रकारले नसोचिएको स्थिति स्थितिजन्य थियो ईश्वर वल्लभका यी अन्तिम पंक्तिहरूसँगै आजको कार्यक्रममा ईश्वर बल्लभप्रति हाम्रो भावलिन श्रद्धांजलि ईश्वर बल्लभ नेपाली जगतमा अत्यन्त सम्मानित कवि राष्ट्रिय कवि राष्ट्रलाई बोक्ने कवि हुनुहुन्थ्यो उहाँले नै शुरू गर्नुभयो रेडियो नेपालमा गीत सेन्सर गर्ने परम्परा र उहाँले सेन्सर गरेका गीतकारहरू आज धेरै चर्चित छन् उहाँले नै सम्पादन गर्नुभयो नेपालमा सम्पन्न भएको पहिलो चलचित्र संगोष्ठी नामक पत्रिका र ईश्वर वल्लभले परिवार नियोजनको पत्रिकालाई पनि सम्पादन गर्नुभयो रेडियोमा पनि साहित्यिक कार्यक्रम सांगीतिक कार्यक्रम सञ्चालन गर्नुभयो ती धेरै विधाका श्रद्धेय पात्र ईश्वर वल्लभप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै हाम्रो ट्वीटरमा लेखिएका पंक्तिहरूको अन्तिम यो क्षणमा म भाषण गर्न चाहन्छु दिपेन्द्र पाण्डे लेख्नुहुन्छ आज म पहिलोचोटि उज्यालो नाइन्टी नेटवर्कबाट अजर अमर गीत सुन्दैछु बडो आनन्द आइरहेछ त्यसै गरिकन मेची पुल लेख्नुहुन्छ हजार होइन दाई मलाई लाखौं सपनाहरूको याद आउँछ धन्यवाद यहाँलाई अब एक्काइस मार्चको दिन भक्तपुरमा वाचन भएको चेतन कार्कीको यो साह्रै आग्रह र फरमाइश आएको कविता प्यासी धरा तिमी मरित्ती सकेको बादल प्यासी धरा तिमी म सकेको बादल मरुभूमिमा मरूभूमिमा सकेको बादल पहाड जस्तो जीवन यौवनको रस सङ्गाली पहाड जस्तो जीवन यौवनको रस सङ्गाली खोजी हिँडे अनेकौं ओराली र उकाली तिमी थियौ कहाँ कुन देश डाँडा पारी कति सम्भाल्नु आखिर यौवनको भार भारी वर्षे कहाँ कहाँ म नसोध अब मलाई ओर्ने जहाँ तहाँ म थाकिसकेको बादल प्यासी धरा तिमी मरितिसकेको बादल वर्षेर मरुभूमिमा सिद्धिसकेको बादल साँचो लगन भएमा मिलन हुँदो रहेछ मान्छु सबैमा ठुलो यो मन हुँदो रहेछ साँचो लगन भएमा मिलन हुँदो रहेछ मान्छु सबैमा ठुलो यो मन हुँदो रहेछ जीवनको यस घडीमा भेट भयो त के भो यौवन भनेको आखिर यौवन हुँदो रहेछ तिमी उषा उदाउँदी अस्ताउँदो घाम हुँ तिमी उषा उदाउँदी अस्ताउँदो घाम हुँ तिमी राग भैरवी म खरी झरेको मादल प्यासी धरा तिमी म सकेको बादल वर्षेर मरुभूमिमा सिद्धिसकेको बादल मधुमास जस्तै फेरि आउँथ्यो यदि घुमेर मधुमास जस्तै फेरि आउँथ्यो यदि घुमेर मेरो जीवनमा पनि त्यो वैंशको उमेर आउँथे अवश्य पनि साथै सागर पिएर युग युगसम्म लाग्ने रसको झरी लिएर दुःखको निदान बेग्लै विधिको विधान बेग्लै तुकको निदान बेग्लै विधिको विधान बेग्लै तिमीलाई रसको प्यास म बर्सिसकेको बादल प्यासी धरा तिमी मरितिसकेको बादल बर्सेर मरुभूमिमा सिद्धिसकेको बादल यही कवितासँग आजको यही कवितासँग आजको अजर अमर गीतहरूबाट विदा माग्छौ भिचा अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज